नरोए बाबा नरोए आमा पिँढीमा बसेर नरोए प्यारी मन दुखी बनाई कोठामा पसेर मै बाँचेँ भने एक दिन त पक्कै आउने छु फर्केर चुरा र पोते सिन्दुर तिमीलाई ल्याइदिउँला रिबन यस्तै छ बाबा यस्तै छ आमा परदेशी जीवन जीवन मरेको आँचुली फेर्दा नि कोही सुन्दैन देशमा काचोली फेर्दा नि कोही सुन्दैन जुदाबास घेर्दा नि मनोरोपी मोले पलाउँछु देशमा दिनमा देशमा दिनमा लुट छ रातिमा गोठ छ परदेशमा उठ्छ नाउ परदेशमा दुःखले कमाउँछन् आखिरीमा लुटेर रमाउँछन् मनोरबी मुरी पलाउँछु देशमा दिनमा देशमा दिनमा लुट छ उल्टै मार खान्छ मानरो मोरे भलाउ सोधे देशमा दिनमा लुट्छ देशमा दिनमा लुट्छ रातिमा कुट्छ नाउ परदेशमा कसैको शेर छैन देशमा दिनमा